फुटबलमा आजबाट क्वार्टर फाइनलका खेल सुरु हुँदै च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तान र वेस्ट इन्डिज भिड्ने स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ कतारको दोहा सहरमा र मेरो नजिकै यहाँ थुप्रै साथीहरू हुनुहुन्छ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु तपाईँलाई स्वागत छ रेडियो अर्पणमा धन्यवाद हजुरको शुभ नाम मेरो चाहिँ प्रयास प्रयासजी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो रनपा दुई टाढीमा अवस्थित हङकङ बजार भित्र रहेको न्यू मिमसा ट्राभल्स एन्ड टुरबाट चाहिँ टिकट लिएर आएको हो हाम्रा विशेषताहरू राष्ट्रिय अन्तर्राष्ट्रिय हवाई ticket booking date change reconfirm cancelling सुविधा all India rail bus ticket booking सुविधा साथै अन्तर्राष्ट्रिय कुरियर सुविधा सम्पर्क new Mimosa travels and tours Ratnanagar दुई टाढी हाङकङ बजार फोन शून्य छप्पन्न पाँच साठी शून्य एकतिस मोबाइल अन्ठानब्बे चार त्रिपन्न चालिस एक सय एकसठी पुनश्च मनी एक्सचेन्ज ड्राइभिङ ट्रेनिङ ग्यारेन्टीका साथ सवारी लाइसेन्स निकाल्न साथै श्रम स्वीकृति निकाल्न समेत सहयोग गरिन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल नमस्कार बाणी नेटवर्कले काठमाडौँमा तयार पारेको राष्ट्रिय खबरमा सुरुषी बन्जरा र रविन्द्र सुवेदीको स्वागत छ देशभरका विभिन्न एफएम स्टेशन र इन्टरनेटमा बाणी डट कमबाट संसारभर एकैसाथ प्रसारण भइरहेको राष्ट्रिय खबर अब विस्तारमा अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष किरराज रेग्मीले संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न गर्नका लागि रचनात्मक भूमिका खेल्न दलहरूलाई आग्रह गर्नुभएको छ वर्तमान सरकारको उद्देश्य र पहिलो प्राथमिकता निर्वाचन नै भएको दोहोर्याउँदै अध्यक्ष रेग्मीले सबैलाई आफ्नो स्थानबाट रचनात्मक भूमिका खेल्न आग्रह गर्नुभएको हो नेपाल प्रज्ञा प्रतिष्ठानको सत्ताइसौं प्राज्ञा सभाको उद्घाटन गर्दै रेग्मीले निर्वाचनबाटै मुलुकले स्थायित्व प्राप्त गर्ने भएकाले यसलाई सफल पार्नु सबैको दायित्व भएको धारणा राख्नुभयो प्रज्ञा प्रतिष्ठानको प्रमुख संरक्षण समेत रहनुभएका रेग्मीले प्रतिष्ठानको संस्थागत प्रबन्धनका लागि सरकारले सधैँ सहयोग जारी राख्ने बताउनुभयो कार्यक्रममा प्रतिष्ठानका कुलपति बैरागी काइलाले सरकारले प्राज्ञिक क्षेत्रको अनुसन्धानका लागि सहयोग गर्नुपर्ने बताउनुभयो उहाँले अबको सार्क सम्मेलन प्रज्ञा प्रतिष्ठानमा गर्ने व्यवस्था मिलाउन समेत आग्रह गर्नुभयो निर्वाचन कानूनका विषयमा सहमति जुटाउन उच्च स्तरीय राजनैतिक समितिको बैठक अहिले बसिरहेको छ सेना समायोजन विशेष समितिको सचिवालय नयाँ बानेश्वरमा केही बेर अघि शुरू भएको बैठकमा संविधान सभामा थ्रेस होल्ड निर्वाचन कानून लगायतका विषयमा छलफल भइरहेको छ आजको बैठकमा फौजदारी अभियोग लागेकाले संविधान सभा सदस्यका लागि उम्मेद्वार दिन पाउने वा नपाउने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ दलहरूका बीच संविधान सभा सदस्यको संख्या चार बनाउने कुरामा भने सहमति जुटिसकेको छ संविधान सभा चुनावका लागि आवश्यक गर्ने ऐनका विषयमा दलहरूबीच सहमति नजुटेपछि राष्ट्रपति डाक्टर रामवरण यादवले भेटवार्तालाई आज पनि निरन्तरता दिनुभएको छ यसै क्रममा राष्ट्रपति यादवले आज नेपाली कंग्रेसका सभापति सुशील कोइरालासँग शीतल निवासमा छलफल गर्नुभएको छ छलफलमा राष्ट्रपति यादवले उच्च स्तरीय राजनैतिक समितिमा सहमति जुट्न नसकेका विषयमा चासो राख्दै चाँडो सहमति गर्न आग्रह गर्नुभएको थियो जवाफमा कंग्रेस सभापति कोइरालाले आज बस्ने उच्च स्तरीय बैठकमा विवादित विषयमा सहमति गरिने जिकिर गर्नुभएको थियो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन अध्यादेशका विषयमा छिटै सहमति हुने दावी गर्नुभएको छ आफ्नै निवास लाजिमपाटमा आज बिहान अमेरिकी राजदूत पिटर डब्लु बोडेससँगको छलफलमा अध्यक्ष प्रचण्डले निर्वाचन अध्यादेशका लागि आवश्यक पर्ने केही विषयमा दलहरूबीच सहमति भइसकेकाले अन्य विषयमा पनि छिटै सहमति जुट्ने बताउनु भएको हो प्रचण्डलाई भेट्न बिहानै लाजिमपाट पुग्नुभएका बोडेले नेपालको पछिल्लो राजनैतिक अवस्था र निर्वाचनका लागि दलहरूबीच भएको प्रयासका बारेमा चासो राख्नु भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ यस्तै एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले अन्तरिम चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीसँग पनि आज छलफल गर्नु भएको छ बालुवाटारमा भएको छलफलमा आज बस्ने उच्चस्तरीय राजनैतिक समितिले विवादित विषयमा सहमति जुट्ने प्रचण्डले आश्वासन दिनुभएको स्रोतले जनाएको छ यस्तै एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई र नेपालका लागि बेलायती राजदूत एनडी स्प्राक बीच भेटवार्ता भएको छ उपाध्यक्ष भट्टराई निवास तानेपामा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनैतिक अवस्थाको विषयमा छलफल भएको छ आज बिहान भएको भेटघाटका क्रममा भट्टराईले केही विदेशी संस्थाहरूले संविधान सभा भङ्ग गरेको राजदूत स्पार्कलाई बताउनु भएको छ यस्ता संघ संस्थाका गलत क्रियाकलापप्रति सचेत रहन भट्टराईले बेलायती राजदूतलाई आग्रह गर्दै सकारात्मक सहयोगको भने अपेक्षा रहेको बताउनुभयो जवाफमा राजदूत एनडीले बेलायत तथा सम्पूर्ण युरोपेली मुलुकले नेपालमा राजनैतिक स्थायित्व चाहेको प्रश्न पार्नु भएको भट्टराईको निजी सचिवालयले जनाएको छ रातो मच्छेन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइने भएको छ वर्षा र सहकालका देवता मानिने रातो मच्छेन्द्रनाथको जात्राको अन्तिम दिन आज भोटो देखाउन लागि हो दिउँसो चार बजेपछि जावलाखेलमा राष्ट्रपति अन्तरिम मन्त्री परिषदका अध्यक्ष रेग्मी संवैधानिक निकायका प्रमुख लगायतको उपस्थितिमा भोटो देखाउने तयारी गरिएको छ लगनखेलको थर्टी टोलबाट रथ तानेर जाउलाखेल पुर्याइएपछि गुठी संस्थानका प्रमुखले भोटो देखाउनेछन् भोटो देखाएपछि सबैभन्दा लामो समयसम्म मनाइने मच्छेन्द्रनाथको जात्रा आजै समापन हुनेछ भोटो देखाउने जात्राको अवसर पारेर सरकारले आज उपत्यका तीनवटै जिल्लामा सार्वजनिक विदा दिएको छ मुक्त कमलहरी संयुक्त संघर्ष समिति र बीच आज पनि वार्ता हुने भएको छ गै रातिको वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि आज दिउँसो एक बजे फेरि वार्ता हुने भएको हो कमलहरी पक्षले ललितपुरमा मृत्यु भएकी सृजना चौधरीको हत्यामा संलग्नलाई पक्राउ गर्नुपर्ने र राहत स्वरूप दस लाख रूपियाँ दिनुपर्ने माग राखेपछि सहमति जुट्न नसकेको बताइएको छ सरकारले भने एक लाख पचास हजार रूपियाँ क्षतिपूर्ति दिने र घटनाबारे उच्च स्तरीय छानबिन समिति गठन गर्ने बताएको छ यसैबीच विभिन्न माग राख्दै अनिश्चितकालीन बन्दमा उत्रिएका पूर्व कमलरीहरूले कैलाली बन्दको कार्यक्रम फिर्ता लिएका छन् बन्दका कारण जनजीवन कष्टकर बनेको भन्दै अनिश्चितकालीन कैलाली बन्द फिर्ता लिएको संयुक्त संघर्ष समिति कैलालीका संयोजक प्रभात कुमार चौधरीले बताउनु भएको छ बन्द फिर्ता लिएपछि कैलालीको जनजीवन सामान्य बनेको छ ताप्लेजुङको थुकीमामा पहिरोमा परेर बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात रहेको छ बुधबार राति झरेको पहिरोमा पुरिएर बेपत्ता भएका अठाइस वर्षीय तेजबहादुर सेवा दस वर्षीय काजी सेवा र चार वर्षीय चार वर्षीय आशिका सेवाको खोजी भइरहेको प्रहरीले जनाएको छ गैराती अबेरसम्म खोज्दा नभेटिएका उनीहरूको जीवितै भेटिने सम्भावना ज्यादै न्यून रहेको प्रहरीले जनाएको छ बुधबार ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका नौजनाको मृत्यु भएकोमा आज त्यहाँका सरकारी तथा निजी विद्यालय धादिङको ज्यामिरे सड़कबाट त्रिशुलीमा खस्दा दुईजना बेपत्ता भएका छन् दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् गैराती साढे एक बजे बा एक ध पाँच सय चौवालिस नम्बरको ट्याङ्कर त्रिशुली नदीमा खस्दा दुर्घटना भएको हो दुर्घटनामा परि गम्भीर घाइते भएका ट्याङ्करका सहचालक तेइस वर्षीय प्रकाश पौडेलाई नदीको मध्यभागबाट उद्धार गरिएको छ उनको मलेखु अस्पतालमा उपचार भइरहेको छ दुर्घटनामा चालक सहित दुईजना बेपत्ता भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ दुर्घटना सामान्य बनेको छ ताप्लेजुङको थुकीमामा पहिरोमा परेर बेपत्ता भएका तीनजनाको अवस्था अझै अज्ञात रहेको छ बुधबार राति झरेको पहिरोमा पुरिएर बेपत्ता भएका अठाइस वर्षीय तेजबहादुर सेवा दस वर्षीय काजी सेवा र चार वर्षीय चार वर्षीय आशिका सेवाको खोजी भइरहेको प्रहरीले जनाएको छ गैराती अबेरसम्म खोज्दा नभेटिएका उनीहरूको जीवितै भेटिने सम्भावना ज्यादै न्यून रहेको प्रहरीले जनाएको छ बुधबारको पहिरोमा एकै परिवारका बाह्रजना पुरिएका थिए जसमा अहिलेसम्म नौजनाको शव भेटिएको छ भने अन्य तीनजना हराइरहेका हुन् यसैबीच ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका नौजनाको मृत्यु भएकोमा आज त्यहाँका सरकारी तथा निजी विद्यालय बन्द गरिएको छ भुटवलबाट काठमाडौँ आउँदै गरेको दूध बोकेको ट्याङ्कर धादिङको ज्यामी सड़क सड़कबाट त्रिशुलीमा खस्दा दुईजना बेपत्ता भएका छन् दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् गैराती साढे एक बजे बा एक ध पाँच सय चौवालिस नम्बरको ट्याङ्कर त्रिशुली नदीमा खस्दा दुर्घटना भएको हो दुर्घटनामा पनि गम्भीर घाइते भएका ट्याङ्करका सहचालक तेइस वर्षे प्रकाश पौडेलाई नदीको मध्यभागबाट उद्धार गरिएको छ उनको मलेखु अस्पतालमा उपचार भइरहेको छ दुर्घटनामा चालक सहित दुईजना बेपत्ता भएकाले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ यस्तै भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजना पैदल यात्रीको मृत्यु भएको छ गैराती सभा दस बजे अरण्यको राजमार्गमा भक्तपुरतर्फ जाँदै गरेको बास छ तेत्तीस एकचालिस नम्बरको टाटा मोबाइलले पैदल यात्री कपन बस्ने उन्नाइस वर्षीय विनोद नेपालीलाई ठक्कर दिएको हो ठक्करबाट गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ यसैबीच बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको खुरकोट नेपालथोक खण्ड पहिरोले अवरूद्ध भएको छ झाँगाझोली रातमाटामा माथिबाट खसेको पहिरो राजमार्गमा थुप्रिँदा यातायातको साधन चल्न नसकेको हो पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले बताएको छ तेह्रथुममा मरुवा बन्दुक लिएर शिकार खेल्न गएका एक बालकको मृत्यु भएको छ तेह्र वर्षीय लक्ष्मी बिकको लक्ष्मी लिम्बुको मृत्यु भएको हो छिमेकी श्रीजुङ चारका पन्ध्र वर्षीय सूर्य लिम्बुले बोकेको बन्दुक पड्किँदा लक्ष्मीको मृत्यु भएको हो मध्य पश्चिमाञ्चल ग्रामीण विकास बैंक नेपालगंजमा विभिन्न माग राख्दै जारी कर्मचारी आन्दोलन थप चर्किएको छ आन्दोलनरत मध्य पश्चिमाञ्चल ग्रामीण विकास बैंक कर्मचारी संघले बैंकका निमित्त कार्यकारी प्रमुख प्रभाकर मिश्र र कम्पनी सचिव रमेश कुमार श्रेष्ठलाई बैंक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 साथै साइबर अपराध तथा जासुसीको विषय उत्तर कोरियाको प्रसंग र एसियाली मुलुकको व्यापारिक शुरूआतको विषयमा समेत छलफल केन्द्रित हुने बुझिएको छ अमेरिकी संसद तथा मानव अधिकारवादीहरूले पनि राष्ट्रपति ओबामालाई त्यहाँको जेलमा रहेका चीनका सोह्र व्यक्तिहरूलाई दबाव दिइरहेका छन् तसर्थ जेलमा रहेका चिनिया नागरिकको विषयमा समेत केही निर्णय हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ इजरायल र सिरिया बीच विवाद रहेको गोलान हाइट नियन्त्रणका क्रममा शान्ति सेनामाथि भएको हमला विरूद्ध संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले आपत्ति जनाएको छ शान्ति स्थापनाका लागि तैनात संयुक्त राष्ट्र संघका सेना घाइते भएपछि सुरक्षा परिषदले कड़ा निन्दा गरेको हो सुरक्षा परिषदमा संलग्न पन्ध्र देशले संयुक्त विज्ञप्ति जारी गर्दै गोलान हाइट जसको कब्जामा गए पनि शान्ति सेनामाथि भएको हमला निन्दनीय भएको बताएका छन् सन् उन्नाइस सय त्रिहत्तरमा सिरिया र इजरायल इजरायलबीच सीमा विवाद चर्किएपछि संयुक्त राष्ट्र संघले सन् उन्नाइस सय चौरात्तरबाट गोलान हाइटलाई सुरक्षा दिइरहेको थियो सिरियामा चर्किएको आन्तरिक विद्रोहसँगै गोलान हाइटको विवाद पुनः चर्किएको हो राष्ट्रिय खबरमा अब खेलकुदका प्रसंग गोर्खा कप फुटबल अन्तर्गत आजबाट नकआउट चरणका खेल शुरू हुँदैछन् त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा दिउँसो सभा तीन बजेपछि शुरू हुने आजको एउटा मात्रै खेलमा मनाङ मर्स्याङ्गी र मसिन्द्र क्लब भिड्नेछन् मसिन्द्र समूह एकको विजेता हो भने मनाङ समूह सीको उपविजेता हो आजको विजेताले अब सेमी फाइनलमा स्थान सुरक्षित गर्नेछ आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत भारतले विजय शुरूआत गरेको छ गैराती भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई छब्बीस रनले पराजित गरेको हो भारतले दिएको तीन सय बत्तीस रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा तीन सय पाँच रन बनाउँदा सबै विकेट गुमाएको थियो दक्षिण अफ्रिकाका रियान मार्कलले सर्वाधिक एकहत्तर रन बनाएका थिए एवी डेभियर्सले सत्तरी र रबिन पिटरसनले अडसठी रन बनाए पनि हार टार्न सकेनन् पहिला ब्याटिङ गरेको भारतले छ विकेटको नोक्सानीमा तीन सय एकतीस रन बनाएको थियो उसका लागि शिखर धवनले एक सय चौध रोहित शर्माले पैसठी र रविन्द्र जडेजाले आउट नभई सत्तालिस रन बनाएका थिए प्रतियोगिता अन्तर्गत आज पाकिस्तान र वेस्ट इण्डिज बीच प्रतिस्पर्धा हुनेछ खेल नेपाली समय अनुसार दिउँसो सभा तीन बजेपछि ओभलमा शुरू हुनेछ पाकिस्तान मिस बहा उल हकको कप्तानीमा मैदानमा उत्रनेछ भने वेस्ट इण्डिजको नेतृत्व भने डेन ब्राभोले सम्हाल्नेछन् राष्ट्रिय खबरको अन्त्यमा मूल खबरका शीर्षकहरू पुनः एकपटक संविधान सभा निर्वाचनका लागि रचनात्मक भूमिका निर्वाह गर्न दलहरूलाई मन्त्री परिषद अध्यक्ष रेग्मीको आग्रह विवादित विषयमा सहमति खोज्न उच्च स्तरीय राजनैतिक समितिको बैठक जारी राजनैतिक उतार चढ़ावका बीच विभिन्न देशका राजदूतहरूको चासो बढ़दो अमेरिका र बेलायतका राजदूतसँग माओवादी शीर्ष नेताहरूको भेट रातो मचिन्द्रनाथको भोटो आज देखाइने ताप्लेजुङमा पहिरोमा परेकाको उद्धार कार्य अझै पनि जारी धादिङको ज्यामिरेबाट त्रिशुलीमा ट्याङ्कर खस्दा दुईजना बेपत्ता अमेरिका र चीनका राष्ट्रपति बीच आज भेटवार्ता हुँदै गोलान हाइट नियन्त्रणका क्रममा शान्ति सेनामाथि आक्रमण भएको भन्दै संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा निन्दा र गोर्खा कप फुटबलमा आजबाट क्वार्टर फाइनलका खेल शुरू हुँदै च्याम्पियन्स ट्रफी क्रिकेटमा पाकिस्तान र वेस्ट इन्डिज भिन्ने हौस् त मध्याह बाह्र बजेको राष्ट्रिय खबर सकियो प्राविधिक मित्र पवन कट्टेललाई धन्यवाद अहिलेलाई सुरुचि बन्दरा र रविन्द्र सुवेदी विदा भयो नमस्कार मनोरञ्जनका लागि सुन्नु हजुर